कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज ಕಲೌನು एकताको सन्देश सहितको यो गीतको अंशबाट आजको यो एक सय एकहत्तरौं अजर अमर गीतहरूमा शालीन अभिवादन प्राविधिक मित्र सन्दीप सुन्दास र यो प्रस्तोता प्रकाश सामीको आफ्नै नाच गानमा रम्नु आत्मनिर्भर रहनु यही सन्देश हाम्रा सरस्वतीका वाणी पुत्र नारायण गोपालको स्वरमा नेपाल र नेपालीका निम्ति सदैव समर्पित यो सांगीतिक कार्यक्रममा आजको श्रृंखलामा नेपाली संगीतलाई अनेपाली भइकन पनि विमातृभाषी भइकन पनि नेपाली संगीतमा योगदान पुर्याए बापत चर्चा गर्नेछौ भारत पाकिस्तान श्रीलंका विभिन्न कलाकारको स्वरमा गीतहरू आज सर्वप्रथम दक्षिण एशियाकी एक प्रमुख गायिका लता मंगेशकरको जन्मदिन हाम्रो छिमेकी मुलुक भारतकी एक सशस्त्र गायिका जसले नेपाली भाषामा नेपाली चलचित्रमा गीत गाएर पनि हामीलाई गुण लगाएकी छिन् उनको छयासी वर्षको जन्मोत्सवमा हार्दिक शुभकामना सहित उनकै स्वरमा रहेको जयदेवको संगीत मवी शाहको शब्दको यो गीतबाट यो अंक आरम्भ गर्न चाहन्छौं स्रोत सम्राज्ञी लता मंगेशकरको जन्म भारतको इन्दौरमा भए पनि यिनले गाएको यो गीतमा जुन माटोमा जन्म्यौं हामी त्यसको गुणगान गाइएको छ कहिलेकाही जन्मेको माटोलाई बेमानी गर्दा कहिलेकाही जन्मेको माटोमाथि अपमान गर्दा हुने पश्चाताप बोध जीवनको अन्त्यसम्म पनि रहन्छ भारत र पाकिस्तान विभाजन भएपछि भारत र पाकिस्तानको लड़ाई साम्य भएपछि पहिलो पटक दुई देशका प्रधानमन्त्रीहरू भेट्नुभन्दा पहिला झेलम नदीको किनारमा पहिलो भेट भएको थियो पाकिस्तानकी शीर्षस्थ गायिका र भारतकी शीर्षस्थ गायिका लता मंगेशकर र नूरजहाँको त्यो भेटपछि मात्र संगीतको त्यो सुरपछि मात्र राजनीतिक वार्ता शुरू भएको थियो लता मंगेशकर जसको घरको वास्तविक नाम हो हृदया हृदयले नेपालका चर्चित गायक नारायण गोपालसँग एउटा युगल गीत गाउने सपना देखिएकी थिइन् तर नारायण गोपालले सामान्य संकेत पनि नदिएका कारणले त्यो काम सफल हुन सकेन सौभाग्यले लता मंगेशकरले नेपालका शीर्षस्थ संगीतकार अम्बर गुरूङको संगीतमा दोस्रो नेपाली चलचित्र मेरो देशका निम्ति गीत रेकर्डिङ गराउन स्टुडियोसम्म आएकी थिइन् तर गीत रेकर्डिङ हुन नपाउँदै त्यो चलचित्र सेल्भ भयो अर्थात निर्माणबाट बाहिर गयो लता मंगेशकर जसले आफ्नै लगानीमा दुईवटा चलचित्र बनाइन् एउटा चलचित्रको नाम नेपालसँग जोडिएको एउटा हिमालसँग पनि गाँसिएको छ कञ्चनजंघा माधवराव सिन्देको निर्देशनमा बनेको कञ्चनजंघा लता मंगेशकरको लगानीमा थियो भने अर्को चलचित्र बादर पनि लता मंगेशकर लगानीमा थियो लता मंगेशकरले पछि आफ्ना भाइ हृदयनाथ मंगेशकरका निम्ति लेकिन नामको एउटा फिल्म गुलजारको निर्देशनमा पनि बनाए लता मंगेशकरले मविवी शाहका अन्य गीतहरूमा आकाशका तिरमिरे तारा मगन्न सक्दिन पनि गाएकी छिन् जुन गीत उनले भन्दा पहिला तारादेवीले पनि गाइसकेकी थिइन् आज लता मंगेशकरको जन्मदिन र उनले आफ्नो परिवारमा आएको ठूलो संकटका बेला आफ्ना घरका असिस्टेन्ट गणपत रावलाई काठमाण्डुको पशुपतिनाथमा पूजा गर्न पठाएको संस्मरण उनी बेला बेलामा नेपालबाट जान्ने कलाकारसँग शेयर गर्छिन् यद्यपि भारतका कोही पनि कलाकार भारतका कोही पनि उद्योगपति आफ्नो जीवनमा कुनै आपत आइपर्यो भने पशुपतिनाथमा शिर ठोकाउन आउँछन् त्यो चाहे ऐश्वर्य राय बच्चन ऐश्वर्य राय र अभिषेक बच्चनको विवाहका बेला बच्चन परिवार होस् वा भारतको प्रसिद्ध उद्योगपति अनिल अम्बानीको जीवनमा आएको संकटका बेला होस् भारतलाई पशुपतिनाथ चाहिन्छ चाहिन्छ लता मंगेशकरलाई चाहिए जस्तै लता मंगेशकरलाई जन्मदिनको शुभकामना यहाँ धेरैले व्यक्त गर्नुभएको छ हाम्रो ट्वीटरमा सांसारिक जोगी आशिष खनाल प्रदीप त्यसै गरी दीपक पराजुली धना पौडेलले लेख्नु भएको छ लता मंगेशकरलाई जन्मदिनको हार्दिक शुभकामना नेपाली गीत नेपालीले गाए जतिकै वा नेपालीको आवाजमा जतिकै विश्वका अन्य प्रसिद्ध कलाकारहरूले पनि गाएका छनृ नेपालका बारेमा त झन् धेरै कलाकारले गाएका छन् काठमाडौँको पशुपतिका बारेमा प्रसिद्ध सांगीतिक ब्याण्ड बिटल्सका गायक जोन लेननले गाएका छन् नो बडी टोलमी भन्ने गीत बब सेजरले आई वान्ट टू गो काका काठमाण्डु भन्ने गाएका छन् यस्ता धेरै सांगीतिक समूहहरूको चर्चा मैले आफ्नो पुस्तक वर्षादी दिनहरूमा पनि गरेको छु रसियन ब्याण्डले पनि गरेका छन् अर्जेन्टिन ब्यान्डले पनि गरेका छन् तर नेपाल र नेपालीका बारेमा सबभन्दा पहिला बुद्ध नेपालमा जन्मिएको हो भनेर लेख्ने स्पेनिस लेखक होर्खे लुई बोर्खेसलाई पनि हामीले बिर्सनुहुन्न वा नेपालका काठहरू लगेर फ्रान्समा सजाएका बारे लेख्ने आन्द्रे जीतको दि इमोरलिस भन्ने किताबलाई पनि हामीले बिर्सिनुहुन्न हामीलाई सधैँ छिमेकीले मात्र राम्रो भनोस् भन्ने मात्र होइन विश्वले हामीलाई राम्रो भनिरहेको कुरा पनि हामीले बिर्सिनुहुन्न तर राणाकालमा त्यही कलकत्ताको बन्दरगाह प्रयोग गर्न पाउने अधिकार हामीलाई थियो जुद्ध शमशेरको शासनकालमा र जुद्ध शमशेरकै शासनकालमा भारतका छोटा छोटा राज्यहरू बरोडा ग्वालियरबाट नेपालमा रहेका दरबारका संगीत गुरूहरू माग्न आउँथे त्यसमध्ये एउटा इस्माइल खाँ जो नेपालका प्रसिद्ध सांगीतिक गुरूका घरानाका गुरू थिए उनका नाति जो पछि पाकिस्तानका चर्चित गजल गायक भए गजलका बादशाह मानिन्छन् मेदी हसन उनले दीपक जंगमको संगीतमा मवि विशाहको शब्दमा गाएको यो गीत Bashri हेरेर खाली तस्बिर कति दिन बुझाउँदो दिल धन लो तमिन डाती धन लो डाती कसरी बुझाउँदो दिल पानी म देख वेदमा बिउझे पनि म नै म दिन रात खाली दिन रात सम्झी खाली कसरी बुझाउनु दिन रात सम्झि खाली कसरी बुझाउनु धन तिमी न ढाल्ती कसरी बुझाउनु दिल तिमी जान हौ यो जिउको तिमी जान हौ यो जिउको तिमी प्राण जिन्दगीको तिमी जान हौ यो जिउको तिमी प्राण जिन्दगीको टाढा बसी कति दिन बसी कति दिन कसरी बुझाउनु यो दिल टाढा बसी कति दिन कसरी बुझाउनु यो दिल भनलो तिमी दिन भनलो तिमी न ढाँटी कसरी हेरे खाली तस्बिर हेरे खाली तस्बिर कति दिन बुझाउँदो दिल धन ज्योति बिना डाल्ती कसरी गजलका बादशाह मेदी हसनको आवाज दीपक जंगमको संगीत मवि शाहको शब्दमा मेदी हसनले लन्डनको एउटा कुनै कार्यक्रममा लताको प्रशंसा गर्दै भने भगवानले लताको अच्छा गला दिया है लताले तुरन्तै त्यसको प्रत्युत्तरमा भने भगवानले मुझे अच्छा गला दिया है मेदी हसन साहब के गले में भगवान है यसरी यी दुईका बीचमा शब्दको संवादको व्यापार भयो तर धेरै पछि मेदी हसनले लतासँग एउटा युगल गीत गाउन चाहे तर त्यो गीत सँगै होइन अलग अलग ट्र्याकमा गाउनु पर्यो मेरियसनले पहिलो पटक कुनै नेपालीले पाकिस्तानको एउटा मञ्चमा आफ्नो गजल गाएको खबर पाकिस्तानको डान पत्रिकाबाट थाहा पाए र भोलिपल्टै उनी ती गायकलाई भेट्न पुगे आफ्नो शहर लाहोरबाट कराँची र कराँचीमा उनले दीपक जङ्गमलाई पहिलो पटक भेट्दा छाती खोलेर अंगालो हाले र दीपक जङ्गमलाई उनले भने म तपाईँले संगीत गरेका कुनै पनि गीत गाउन चाहन्छु र दीपक जंगमका संगीतमा उनले करिब छवटा चाँदनी शाहका रचनाका उर्दू गीतहरू रेकर्ड गरे जुन गीत नेपालको तरफबाट कहिले पनि सार्वजनिक प्रसारणमा आउनको लागि योग्य भएन वा योग्य मानिएन र ती गीतहरू यतिकै थन्केर गए आजको यस कार्यक्रमका बारेमा गायिका रश्मि अमात्य विराटनगरबाट लेख्नुहुन्छ आज हृदयको जन्मदिन उनकै स्वरबाट गीत सुन्न पाइयो उनकै जन्मदिनमा उनकै स्वरको गीत सुन्न पाएकोमा खुशी भए त्यसै गरी केशव शाह लेख्नुहुन्छ लता मंगेशकरको बारेमा थाहा भयो अब भोलिदेखि हिन्दी गीत र हिन्दी च्यानल बन्द हुने कुरा पनि थाहा भयो के रेड नेपालले पनि हिन्दी गीत ब्यान गर्न जरूरी छैन त उहाँको प्रश्न धना पौडेल लेख्नुहुन्छ भन लौ तिमी नढाँटी कसरी बुझाउ यो दिल हेरेर खाली तस्विर कसरी बुझाउ यो दिल मेरी हसनको आवाज अमृत वर्षा झै भो सुन्दा त्यसै गरी सिरू भट्टराई लेख्नुहुन्छ नेपाली उदितले हिन्दी गाउँछन् भारतीय लता सञ्जीविनी कुमार सानुले नेपाली गाउँछन् गीत संगीत जस्तो विशाल आत्मीयता अरूमा किन गर्न सकिँदैन भारतले भनेर उहाँले प्रश्न गर्नुभएको छ सिरू भट्टराईजीले सोध्नु भएको प्रश्नको एउटा सही उत्तर यहाँ धेरै मित्रले टिप्पणी गर्नुभएको आज टिप्पणी गर्नुभएको छ भारतको संविधानको धारा एक्काउन्नमा लेखिएको पंक्तिका बारेमा उन्नाइस सय उनाचासमा तयार भएको सन्धि यो संविधानमा लेखिएको एक्काउन्न धारामा लेखिएको छ छिमेकका मुलुकहरूमा शान्ति र सुरक्षाको लागि सोच्ने दोस्रोमा सदैव राम्रो सम्बन्ध र सुमधुरताका लागि विशेष गरेर आदरपूर्वक सम्मान राख्ने भनेर त्यसै गरी सीमा तेस्रोमा अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनको मर्यादा राख्दै छिमेकीसँग कुटिल वातावरण नबनाउने भनेर भारतको संविधानमा लेखिएको छ तर भएको त्यस्तो छैन सिरुजी कहिलेकाहीँ छिमेकीको अनुहार यसरी बदलिनुमा हाम्रो पनि सानोतिनो गल्ती भएको हुन सक्छ यति बेला हाम्रो देशमा भइरहेको यो राष्ट्रिय संकटका बेला सरकारले पनि सोच्नुपर्ने धेरै कुराहरू छनृ हामीले कसरी भारतसँग कूटनीतिक पहल गर्ने कसरी चीनसँग अघि बढ़ने वा अन्य कुरामा कसरी जाने भन्ने कुराका लागि हाम्रा देशमा कैयौं राजदूतले काम गरेका छन् कैयौं राजदूतले अन्तर्राष्ट्रिय जगतमा काम गरेका छन् हाम्रा कैयौं विज्ञहरू छन् ती सबैलाई बोलाएर सरकारले एउटा सल्लाह सहमति वा नयाँ किसिमको बाटो कसरी बनाउने भन्ने पहल गर्नुपर्छ तर यस्तो कामको लागि पनि आज सात आठ दिन भइसक्दा पनि हामीले कुनै नसोच्नु हामीसँग भएको यो निर्जीवताको पहिचान पनि हो जस्तो मलाई लाग्छ त्यसै गरी आजको यो कार्यक्रमका बारेमा जीजीएमयूले पनि टिप्पणी गर्नुभएको छ अनिल अधिकारी लेख्नुहुन्छ लताजीलाई जन्मदिनको शुभकामना वीरेन्द्र कण्डेल लेख्नुहुन्छ धेरै दिनपछि मेरी सनको कालजय गीत सुन्न पाइयो धेरै धन्यवाद प्रकाश दाई साथै लता मंगेशकरलाई जन्मदिनको लाख लाख शुभकामना मेदी हसनले आफ्नो मुख बिगार्छन् तर गीत भने कहिले बिगार्दैनन् गजलका बादशाह मेदी हसनले गाएको नेपाली गीत पनि निकै सुमधुर रहेछ चिन्तक सुस्ताले लेख्नु भएको छ सांसारिक जोगीले नयाँ कुरा मेन्सन गर्नुभएको छ हाम्रो ट्विटरमा साठी सत्तरी दशकको पश्चिमेली रक गायिका जेनिस जोप्लिनले जो गीत क्राई बेबीमा पनि काठमाडौँको मिठो बखान गरेका छन् बीजको एक हरफमा भनेर सांसारिक जोगीजीले टिप्पणी गर्नुभएको छ प्रकाश सापकोटाले आजको अजर अमर गीतहरूमा नेपालप्रति अन्तर्राष्ट्रिय जगतका कलाकारको समर्पण सुन्दा राष्ट्रपति थप जागृति भएको छ भनेर लेख्नुभएको छ सागर भण्डारी विभोर त्यसै गरी साउन केनले लेख्नुभएको छ लाग्छ अजर अमर गीत दिनदिनै आइरहोस् साइक्लोनले पनि जादुमय कला पुतली सड़कमा बसेर सुन्दैछु भन्नुभएको छ स्वर सम्राज्ञी लता मंगेशकरलाई जन्मदिनको शुभकामना दिने क्रममा पाल्पाबाट राजेश्वर उदय र सागर भण्डारी विभुरका टिप्पणीहरू पनि छन् तर यस बीचमा फेरि एकपटक हामी चर्चा गरौं नेपाली गीत संगीतमा विदेशी कलाकारको योगदानका बारेमा जसको मातृभाषा नेपाली होइन जसरी हामीले अहिले भर्खरै जुद्ध शमशेरको दरबारमा शास्त्रीय संगीत सिकाउने इस्माइल खाँ उनका नाति मेहदी हसन जो अहिले पाकिस्तानका गजलका बादशाह मानिन्छन् र उनी संसारकै प्रसिद्ध गजल गायक मानिन्छन् उनले गजललाई कोठीबाट रेकर्डिङ स्टुडियोसम्म ल्याउन अत्यन्त मेहनत गरे मेदी हसन पहिलो विदेशी गायक हुन् जसलाई नेपालमा नेपालकै राज्यले एक्काइस तोपको सलामी सहित गोर्खा दक्षिण बाहु प्रदान गरेको थियो सम्मानकै कुरा गर्दा भारत भारतीय चलचित्र कि चर्चित पार्श्व गायिका जसले गिनिस बुक अफ वर्ल्ड रेकर्डमा पनि धेरै गीत गाएर आफ्नो नाम चढ़ाउन सफल भएकी छिन् आशा मंगेशकर जो पछि गणपत भोसलेसँग विवाह गरेपछि आशा भोसले भइन् आशा भोसले जो पछिल्लो विवाह उनको चर्चित संगीतकार आरडी बर्मनसँग भयो र उनका पति आरडी बर्मनका गुरूका रूपमा थिए चर्चित नेपाली संगीतकार मनोहरी सिंह जो आरडी बर्मनका प्रमुख सहायक पनि थिए र आरडी बर्मनका पिता सचिन देव बर्मनका सहायक पनि थिए देव बर्मन भारतीय चलचित्र उद्योगमा लता रफी मुकेशलाई सबैभन्दा सफल गायनमा साथ दिने संगीतकार मानिन्छन् तर अनौठो संयोग देव बर्मनको संगीतको पहिलो गुरू नेपाली हुनुहुन्थ्यो श्यामलाल छेत्री देव बर्मन जो भारतमा गाविनु अघिको अर्को राज्य त्रिपुराका राजकुमार थिए र तीनै देव बर्मनका छोरा आरडी बर्मनकी पत्नी आशा भोसले नेपाली चलचित्र विशेष गरेर निजी क्षेत्रबाट बनेको पहिलो चलचित्र माइती घरदेखि गीत गाउन शुरू गरेकी थिइन् भने अहिले पछिल्लो समयसम्म पनि नेपाली चलचित्रमा थोरै धेरै अलिअलि पैसामा पनि गीत गाएर नेपाली चलचित्रलाई सहयोग गर्दै आएकी छिन् तिनै आशा भोसलेको स्वर जयदेवको संगीत किरण खरेलको शब्दमा संगीतमा कहिल्यै पनि देश प्रदेश आफ्नो अरूको भएन यति सुमधुर सम्बन्ध जोड्ने कलाकार छन् तर पनि सम्बन्ध जोड्ने नेता किन नभएका होलान् पालपाली दर्पण हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ त्यसै गरी सानो सम्झनाले यो हो मेरो प्राणभन्दा प्यारो माइती घर मलाई एकदमै मनपर्ने गीत बजाउनु भएकोमा धेरै धेरै धन्यवाद भनेर लेख्नुभएको छ भने सखुवा सभा नामका हाम्रा पार्टी बाघ मित्र लेख्नुहुन्छ वास्तवमै संगीतको न कुनै भाषा हुन्छ न कुनै भूगोल नेपाली संगीतसँग जोडिनुभएका सबै विदेशी सर्जकमा नमन भनेर लेख्नु भएको छ आजको कार्यक्रममा बज्ने गीतहरू र संगीतका बारेमा चर्चा गर्नुभन्दा अगाडि नै हामीलाई फेसबुकमा दिनेश रावतले लेख्नु भएको छ सर्वप्रथम आज जन्मदिन पर्नुभएका विश्वविख्यात गायिका लता मंगेशकरलाई जन्मदिनको लाखौं लाख शुभकामना आजको अनेपाली विशेष अमर गीतको प्रतीक्षामा भनेर सिन्धुली दुधौली छ आप डाँडा हाल मरूभूमि देशमा रहनुभएका दिनेश रावत सुशीला सिलवाल लेख्नुहुन्छ आज स्वर अनेपाली भए पनि लता आशाको गीत मजाले सुन्न पाइने भयो भनेर उहाँले लता मंगेशको जन्मदिनमा शुभकामना व्यक्त गर्नुभएको छ अनन्त कटवाल आबुधाईबाट लेख्नुहुन्छ हरेक कार्यक्रम विशेष र नौलो रोचक भएको छ आजको अनेपाली श्रृंखलामा रोचक अनि रमाइला प्रस्तुति अवश्य हुनेछन् भनेर आशा गर्नुभएको छ दीपक थारू लेख्नुहुन्छ अजर अमर गीतहरू कार्यक्रमलाई सदैव शुभकामना सुमन नेमवाङ अनिस नेउपाने राजेश्वर उदय र टीका छेत्रीका टिप्पणीहरू फरक फरक छन् यसलाई प्रस्तुत गर्ने नै छु र विशेष गरेर आजको कार्यक्रममा हामीले दिनानाथ मंगेशकरका दुई छोरी लता मंगेशकर र आशा भोसलेको चर्चा गर्यौं मराठी परिवारमा जन्मेकी लता मंगेशकर र आशा भोसले बाहेक उनकी अर्की बहिनी उषा मंगेशकरले पनि नेपाली चलचित्र र गैर नेपाली फिल्ममा स्वर दिएकी छिन् त्यसबाहेक नेपाली गीत संगीतमा पाकिस्तानबाट आएका चर्चित गायिका सकिना बेगमले पनि आफ्नो स्वर दिएकी छिन् तर गीत संगीत र च्यानलका कुरा गर्ने बित्तिकै वा संगीत कलाका कुरा गर्ने बित्तिकै कहिलेकाहीँ हामी इतिहासको त्यो पाटो पनि सम्झना गर्छौं जुन पाटोमा नेपालीलाई गलत आरोप र आक्षेप लगाएका कारण हिन्दी चलचित्रका नायक धर्मेन्द्र र नायिका नन्दाको फिल्म यो मुलुकमा करिब पच्चीस वर्षभन्दा बढ़ी प्रतिबन्धित भएको थियो र धर्मेन्द्रको फिल्म ब्यान भएका कारणले ठूला ठूला बजेटमा बनेका उनका फिल्मका निर्माताहरू नेपालमा आएर वार्ता पनि गर्न आएका थिए धर्मेन्द्रको फिल्म नेपालमा रिलिज गरिदिनका लागि रमेश सिप्पीद्वारा निर्देशित स्टार फिल्म शोले नेपालमा रिलिज गर्न नसक्नुका कारणले यसको बजार खस्किने भएको हुनाले यसकी नायिका हेमा मालिनी स्वयं नेपाल प्रज्ञा प्रतिष्ठानको मञ्चमा आएर भरतनाट्यम प्रस्तुत गर्ने क्रममा उनले आफ्ना पति धर्मेन्द्रको फिल्म नेपालमा चलाइदिन आग्रह गरेकी थिइन् र जुन आग्रह गर्दाखेरि दर्शकले हुटिङ गरेर तिनलाई आउट पनि भनेका थिए र पञ्चायतकालमा नेपाली विद्यार्थीहरूले नेपाली दर्शकहरूले हिन्दी फिल्म त्यसरी बहिष्कार गर्दा धर्मेन्द्रसँग सम्बन्धित धेरै फिल्महरू नेपालमा प्रतिबन्धित भएका थिए र कैयौं वर्षपछि धर्मेन्द्रले एक दृश्य खेलेको फिल्म काठमाण्डुको रञ्जना को रञ्जना हलमा खुदा कसम रिलिज भएपछि बल्ल धर्मेन्द्र विस्तारै नेपाली फिल्म हिन्दी फिल्म मार्फत नेपालमा प्रवेश गर्न पाए र नेपाली जनताको त्यो कठोरताको परीक्षा हिन्दी कलाकारले त्यति बेला पनि देखिसकेका छन् र अहिले पनि लगभग लगभग नेपालीहरूले त्यो स्वभाव र आफ्नो त्यो गोर्खाली पहिचानको एउटा स्पष्ट स्फटिक परिचय दिइसकेका छनृ यो कुरा हामीले कलाकारको कुरामा पनि कहिलेकाहीँ सम्झना गर्दा हामीलाई हाम्रो त्यो आश्चर्यस्पद चरित्रको ज्ञान हुन्छ हिन्दी कलाकारले बाहेक भारतसँग छुटेर अलग्गै राज्य भएको अलग्गै मुलुक बनेको पाकिस्तानका कलाकारहरूले नेपाली गीत संगीतमा प्रशस्त योगदान दिएका छन् त्यसमध्ये दुई प्रमुख कलाकारका कुरा गर्दा मेरियासँग र गुलाम अलीको नाम आउँछ गुलाम अलीले त काठमाण्डुमा गीत रेकर्डिङ गर्दै गर्दा आफ्नो गीतको बीचमा सेक्सोफोन बजाउने बाध्य बाधकलाई गीत गाउँदा गाउँदै उठेर गएर काँधमा धाप लगाएका थिए र ती बाधक थिए प्रसिद्ध सेक्सोफोनिस्ट शिवबहादुर शिवबहादुरले बजाएको सेक्सोफोन सुनेपछि गुलाम अली नतमस्तक भए र पछि उनले त्यो गीतको बीचमा बजेको स्याक्सोफोनको धुन सुनेर गुलाम अली पछिसम्म पनि प्रभावित भए र गुलाम अलीको त्यो गीतमा बजेको स्याक्सोफोन तपाईँले यो गीतमा सुन्न पाउनुहुनेछ मवि शाहको रचना दीपक जंगमको संगीत गुलाम अलीको स्वर तिमीलाई मैले मेरा छारा दिउँ तिमीलाई मैले कोसेली भनेर ल्याएको थिएँ दुई थो पयासु पोखिया छल्केरा के झार तिमीलाई मैले कोसेली भनेर छ संग दियो कविता कोरे कोरेको थिए तैदिउँ भनी मेटियो झस्केर ल्याएको थिए गीत यो दिन तिमीलाई भनेर पवन बेचै बेलै गयो त्यो पनि गएर ल्याएको थिए दुई थोप पयासु पोखिया छल्केर किचरत तिमीलाई नैले ओसीले भनेरा राखेको खिचेर पुराम भई त्यो पनि आज गएछ उडेर दिएको माया ल्याउँथी चिनो है गजल गायक गुलाम अली जो अन्तिम पटक भारतका चर्चित गजल गायक जगजितसँग एउटा युगलबन्दी कार्यक्रम गर्न रूचि राख्दै थिए तर अचानक जगजित सिंहको निधन भएपछि उनको त्यो कार्यक्रम रद्द भयो गुलाम अली पहिलो पटक लाहोर आउँदा उनले मेदियसनलाई भेट्न गएका थिए र मेदियसनको घरमा संगीतको अभ्यास भएको उनले देखेनन् तर मेदियसन आफ्नो घरबाट निस्केर समुद्रको किनारमा गएर उफ्रा उफ्री गरेको देखेर उनी तीन चार दिनसम्म हेर्न गएर आश्चर्यचकित भए तपाईँ निस्किने घर मेदियसनकै होइन भनेर उनले प्रश्न गर्दा मेदियसनले भने हो मेदियसन म नै हुँ तर तपाईँले कहिले गाएको अभ्यास गरेको देखिनँ मैले जवाफमा मेदियसनले भने राम्रो गाउनको लागि जीव ज्यान पनि तगडा हुनुपर्छ त्यसैले म सधैँ समुद्रको किनारमा आएर यो अभ्यास गर्ने गर्छु वर्जिस गर्ने गर्छु यो सुनेपछि गुलाम अली चकित भए मेदिएसन लामो समय मोटर ग्यारेजमा मोटर पार्ट्सका बारेमा काम गर्ने गर्थे जसरी हाम्रा स्वर सम्राट नारायण गोपाल पनि कुनै समय मोटर मेकानिक्स थिए त्यसै गरी भारतका प्रसिद्ध फिल्म निर्देशक गुलजार पनि आफ्नो शुरूआतको जीवनमा मोटर, मोटर ग्यारेजमै काम गर्थे रमाइलो प्रसंगलाई यहीँ राखेर गुलाम अलीले मन पराएको शोबहादुरको त्यो अत्यन्त प्रिय सेक्सोफोनको धुन प्राविधिक मित्र सन्दीपले पुनः यहाँ राख्दै हुनुहुन्छ शोबहादुरको यही स्याक्सोफोनका लागि गजल गायक गुलाम अली जुरुक्क उठेर आएर उनलाई काँधमा धाप दिएका थिए र उनले आफ्नो मस्त उर्दूमा भनेका थिए माशाल्ला अल्लाह शोबहादुरको कानमा अझै पनि यो गुलाम अलीको प्रशंसा बेला बेलामा गुन्जिन्छ धना पौडेल हामीलाई ट्विटरमा मेन्सन गर्नुहुन्छ के छ र दिउँ तिमीलाई मैले कोशीले भनेर साँच्चै कलाको कुनै सिमाना हुँदैन रहेछ त्यसै गरी सोनु केसी लेख्नुहुन्छ धन्यवाद हजुरलाई के छ र दिउँ तिमीलाई मैले कोसेली भनेर रामस्वामी लेख्नुहुन्छ आहा कस्तो मिठो स्वर गुलामोली सापको त्यसै गरी सांसारिक जोगी लेख्नुहुन्छ के छ र दिउँ तिमीलाई मैले कोसेली भनेर गुलामोलीको स्वरमा कस्तो अर्कै मिठास छ मेरो लागि त यिनी गजलका बादशाह नै हुन् गोकुल कणेल मेन्सन गर्नुहुन्छ रेडियोमा अजर अमर गीतहरू सुन्दा मनमा सुकून हुन्छ अजर अमर गीतहरू सुन्दै गर्दा टीभी हेर्न नै मन लाग्दैन अचेल यो सुकुन शब्द अत्यन्त सान्दर्भिक रूपमा उहाँले प्रयोग गर्नुभएको छ यो गजल लेख्नेहरूले संगीत गर्नेहरूले गजलभित्र पाइने नजाकत र सुकुनलाई बढ़ी चर्चा गर्ने गर्छन् हामीलाई फेसबुकमा केही मित्रहरूले विशेष गरेर कुमारजङ कार्की र कमान सिंह मुखुले पनि टिप्पणी गर्नुभएको छ समयले साथ दिएमा उहाँहरूको टिप्पणीलाई वाचन गर्ने नै छु उहाँले लता मंगेशकरलाई पनि शुभकामना दिनुभएको छ तर कार्यक्रममा लता मंगेशकरकै बहिनी उषा मंगेशकरको स्वरमा गत वर्ष दिवंगत भएका हाम्रा प्रिय गीतकार प्रदीप रिमालको शब्द जयदेवको संगीतमा यो तपाईहरूलाई मनपर्ने गीत मेहदी हसन गुलाम अली लता मंगेशकर आशा भोसले उषा मंगेशकर सबैका गीतहरूका साथमा आजको यो अनेपाली कलाकारहरूको नेपाली गीत संगीतमा योगदानका बारेको यो कार्यक्रमलाई सफल बनाउनमा साथ दिनुहुने प्राविधिक मित्र सन्दीप सुन्दासलाई आभार व्यक्त गर्दै आजको यस एक सय एकहत्तरौं श्रृंखलाबाट यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोस् बिहिबार पुनः भेट्नेछौं कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज